हाई नमस्ते अनि धेरै धेरै स्वागत छ प्रोग्राम टप अफ दि पपमा राइट नाउ कन्ट्रोल रुमबाट टेक्निकल्ली सपोर्ट पाइरहेको छु टेन्सियन पार्टनर राजको अनि म छु तपाईँको साथमा तपाईँको दिलको साथी राजन दिलगरङ हरेक हप्ताको चार बजेको अर्पण पछि आउने गर्थ्यौँ आज भने केही परिवर्तन भएको छ आजको सेड्युल परिवर्तन भएको छ आजबाट म तिन बजेको नेपाल बाढी पछि लगभग चार बजेसम्म रहन्छु यो समय आउने गर्दथ्यो बलिउड काउन्टडाउन सहकर्मी साथी सागर ढुङ्गानाको साथमा तर आजबाट म आउनेछु तपाईँको मनोरञ्जनको लागि प्रोग्राममा टप अफ दि पप प्रोग्राममा टप टेन नेपाली पप सङ्गीतलाई लिएर आज पनि आइसकेको छु रेडियो अर्पण एक सय चार थुलो पाँच मेगा हर्चमा अनि इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कममा एकैसाथ आइसकेका छौँ उत्कृष्ट टप टेन नेपाली पप गीत लिएर हामी नेपाली पप गीतलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ मार्केटमा भर्खरै आएको सङ्घलाई मात्र ऱ्याङ्किङ गर्ने गर्दछौँ भर्खरै आएको सङ्घलाई तपाईँले सिआरबिटीबाट पिआरबिटीबाट डाउनलोड गर्नुभएको आधारमा अझ भन्ने हो भने तपाईँले युट्युबमा हेर्नुभएको आधारमा र अझै भन्ने हो भने युट्युबबाट डाउनलोड गर्नुभएको आधारमा नेपाली पप सङ्गीतलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ वेल ब्रेन अब भने पालो भइसकेको छ टप अफ दि पपमा नम्बर टेनमा रहेको सङ्ग सुन्ने लास्ट विक शशि रावलको त्यो ज्यानले मारे थियो टप टेनको नम्बर टेन पोजिसनमा आज उक्त सङ्घलाई रिप्लेस गर्दै न्यू इन्ट्री पाउन सफल भएको छ इथोस ब्यान्डको Sanjay Chaudhary and bullet flow थापाकाजीको भोकलमा रहेको सङ्घ गल्ती मेरो छैन अबको क्रममा नम्बर टेन पोजिसनमा रहेको सङ्घ गल्ती मेरो छैन गल्ती मेरो छैन इथोस ब्यान्डबाट सञ्जय चौधरी अनि बुलेट फ्लो काजीको भोकलमा रहेको गल्ती मेरो छैन न्युटी सङ्घ नम्बर टेन पोजिसनमा रहेको सङ्घ सुनाइसकेको छु अवगत रहोस् आजदेखि सन्डे आफ्टर थ्री पिएम समाचार पछि आउने गर्दछ program top of the pop मेरो साथमा र टप अफ दि पपमा अब पनि पालो भएको छ नम्बर नाइनमा रहेको सङ्ग सुन्ने नम्बर नाइनमा पनि आज न्यु इन्ट्री सङ्ग नै रहेको छ लास्ट विक टोलाइ बस्तु थियो नम्बर नाइनमा टोलाइ वस्तुलाई रिप्लेस गर्दै न्यु इन्ट्री पाउन सफल भएको छ अभिषेक तमाङको म्युजिक लिरिक्स कमल खत्रीको रहेको छ भने एरेन्जर रहेका छन् विजेश्वर अबको क्रममा राख्दछु अभिषेक तमाङको भोकलमा रहेको नम्बर नाइन पोजिसनमा रहेको सङ्ग माया तिमीलाई नम्बर नाइन माया तिमीलाई नम्बर नाइन पोजिसनमा थियो आज न्यु इन्ट्री पाएको छ अभिषेक तमाङको भोकलमा रहेको सङ्घ माया तिमीलाई पनि सुनिसक्नु भएको छ बारम्बार जानकारी गराइरहेको छु यो समय हो प्रोग्राम टप अफ दि पपको आजदेखि हामी आउने गर्दछौँ प्रोग्राम टप अफ दि पपमा आइतबार तिन बजीको नेपाल समाचार पछि याद गर्नुहोला यसपछि भने तपाईँले सुन्न सक्नुहुन्छ बलिउड काउन्टाउन सागरको साथमा र सुनाउनु पर्ने हुन्छ नम्बर एट पोजिसनमा रहेको सङ्घ लास्ट विक पनि नम्बर एटमै थियो आज पनि नम्बर एटमै रहेको छ सञ्जीव सिंह भोकल भोकलमा रहेको एल्बम जान जानमारबाट अडियो मोक्षले मार्केटमा लिएर आएको नम्बर एट पोजिसनमा रहेको सङ हेर न हेर नम्बर एट ਰੱਖਦੇ ਹੋ ਭਾਨਾ ਨਾ ਭਾਨਾ गर्छु भाना ना सोचा ना सोचा हाम्रो मिलन सोचा कोही साथ तिमी देउन हात आइ गर न मिठो हेर कति मिठो छ यो पल हामीलाई हेरी मुस्कुराउँछ चाँदनी राह छैन कोही साथ तिमी देउन हात आइ गर न मिठो हेर न हेर सञ्जीव सिंहको भोकलमा रहेको एल्बम मैस्याङ ज्यानमाराबाट नम्बर एट पोजिसनको सङ्ग पनि सुनिब सक्नु भएको छ वेल तपाईँ सुन्दै हुनुहुन्छ radio Arpan hundred four point five mega hertz र इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ W W W dot radio Arpan dot कमलाई लगन गरेर म छु तपाईँको साथमा तपाईँको दिलको साथी राजन दिल गुरुङ र कन्ट्रोल रुममा हुनुहुन्छ टेक्निसियन पार्टनर राज र सुनिरहेका छौँ प्रोग्राम टप अफ द पपमा उत्कृष्ट टप टेन नेपाली पप सङ्घहरू अब भने पालो भएको छ नम्बर सेभेनमा रहेको सुन्ने नम्बर सेभेनमा रहेको छ लास्ट विक पनि नम्बर सेभेनमै रहेको थियो यथावत स्थानमै रहेको आफ्नो स्थान कायमै राख्न सफल रहेको छ खोजिरहन्छु vocal lyrics by Urmila Kutu album खोजीबाट अबको क्रममा खोजी एल्बमको टाइटल सङ्ग खोजिरहन्छु खोजिरहन्छु हरेक चेहरामा तिमीलाई भोकल लिरिक्स उर्मिला कुटुको थियो एल्बम खोजीबाट टाइटल सङ नम्बर सेभेन पोजिसनमा रहेको सङ्ग पनि राखिसकेको छु प्रोग्राम टप अफ दि पपमा प्रोग्राम टप अफ दि पपलाई हामी ऱ्याङ्किङ गर्ने गर्दछौँ टप टेन नेपाली पप सङ्गलाई ऱ्याङ्किङ गर्ने आधार भने तपाईँले नै सिआरबिटी पिआरबिटीबाट युट्युबबाट हेर्नुभएको आधारमा अझै भन्ने हो भने युट्युबबाट डाउनलोड भएको आधारमा नेपाली पप सङ्गलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ प्रोग्राम टप अफ दि पपमा वेल अब भने नम्बर सिक्स पोजिसनमा रहेको सङ्ग सुन्नुपर्ने हुन्छ नम्बर सिक्समा रहेको छ भोकल म्युजिक लिरिक्स किसान मगरको रहेको छ एल्बम रियालिटीबाट निकै नै चर्चा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 आउने गर्दछौँ आजदेखि every Sunday after three PM Nepal समाचार समाचारपछि लगभग चार बजीसम्म रहन्छौँ याद गर्नुहोला तिन बजे पछिको समाचार समाचारपछि आउने गर्दछौँ program top of the pop आजको दिनदेखि well program top of the पपमा अब भने नम्बर फाइभको सङ्ग सुनाउनु पर्ने हुन्छ नम्बर फाइभमा रहेको छ लास्ट विक नम्बर टू पोजिसनमा थियो आज थ्री स्टेप डाउन भएर नम्बर फाइभ पोजिसनमा आएको छ भोकल रहेको छ धर्मेन्द्र सेवानको धर्मेन्द्र सेवानले आफ्नो बुबा बुद्धि परिवारलाई ट्रिब्युट गर्नुभएको सङ्ग छ ओरिजिनल भोकल कुमार बस्नेतको थियो अबको क्रममा नम्बर फाइभ पोजिसनमा रहेको धर्मेन्द्र सेवानको रिमेक सङ्ग हेर्दा राम्रो माछा पुछ्रे नम्बर फाइभ माछा पुछे मारी राम्रो माछा बैगुनीलाई गुनले मार्छु खोजी ल्याइदेऊ काछा हेर्दा राम्रो माछा पुछे मारी राम्रो माछा बैगुनीलाई गुनले मार्छु खोजी ल्याइदेऊ काछा छैन उहीको भोलिमा भोटी हेर्दा राम्रो माछा बुझ्रे धर्मेन्द्र सेवाको भोकलमा रहेको लिरिक्स भने बुद्धि परिवारको थियो ओरिजिनल भोकल कुमार बस्नेतको थियो लास्ट वेक नम्बर टू पोजिसनमा थियो आज थ्री स्टेप डाउन भएर नम्बर फाइभ पोजिसनमा रहेको हेर्दा राम्रो माछा पुछ्रे सुनिसक्नु भएको छ वेल तपाईँ भर्खर मात्र रेडियो ट्युन गर्नुभएको छ भने यो हो for ever and for all radio Arpan hundred four point five mega hertz र मलाई कन्ट्रोल रुमबाट टेक्निकल्ली सपोर्ट गरिराख्नु भएको छ टेक्निसियन पार्टनर राजले अनि म छु तपाईँको साथमा प्रोग्राम टप अफ दि पपमा तपाईँको दिलको साथी राजन दिल गुरुङ र सुनाइरहेको छु टप अफ द पपमा उत्कृष्ट टप टेन नेपाली पप सङ्गीत वेल हब भने चार नौ नम्बर फोर पोजिसनमा रहेको सङ्ग सुन्नुपर्ने हुन्छ नम्बर फोरमा रहेको छ लास्ट विक फाइभ पोजिसनमा थियो आज वान स्टेप अप भएर नम्बर फोरमा आउन सफल रहेको छ प्रमोद खरेलको भोकलमा रहेको एल्बम निर्झरीबाट खैजालमा अबको क्रममा नाइन नम्बर फोर पोजिसनमा रहेको खैजालमा नम्बर फोर सलमा परे गई की परेरा गई खई सलमा र गई की परेरा गई कसरी भनू मरे गई कसरी भनो मरे गई मरे गई की मारे गई खई जालमा परेर गई की पारेर गई खै जालमा परेर गए कि पारेर गए प्रबोध खरेलको भोकलमा रहेको एल्बम निर्जरीबाट नम्बर फोर पोजिसनको सङ्गपछि अब भने नम्बर थ्रीमा रहेको सङ्ग सुन्नुपर्ने हुन्छ नम्बर थ्रीमा रहेको छ आज द एक्स ब्यान्डको एल्बम भडासमा रहेको सङ्ग सिमाना सिमाना सिमाना बोलको सङ्गले नेपालको एकहत्तर ठाउँमा सिमाना मेचिएको बारेमा प्रश्न उठाएको छ सवाल गरेको छ सवाल कसलाई गरेको छ भनेर पनि बुझ्नुपर्ने हुन्छ नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजन इमेज च्यानल जस्ता टेलिभिजनहरूले उक्त गीतलाई बिहान पनि लगाएको थियो र लगाइरहेको पनि छ तर पनि नेपाली श्रोता माझ दर्शक माझ यति पपुलर र चर्चित भइसकेको छ कसैले बिहान गर्दैमा यो आवाज मर्दैन भन्ने जस्ता सन्देशहरू पनि आउन लागिराखेको छ अब भने राख्दछु लास्ट विक पनि नम्बर थ्रीमै थियो सेम पोजिसनमा रहनु सफल द एक्स ब्यान्डको एल्बम भडासमा रहेको सङ्घ सिमाना नम्बर थ्री हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो पहिलो कुरा यो बुझ्नु छ चक्र व्यूह कसले रचेको हो तनपुर काला देखेको हो टनकपुर र काला पानी मिचेको हो कि बेचेको हो दोस्रो कुरा यो बुझ्नु छ सम्झौता कसले रचेको हो मूर्खाले लडेन एक्स ब्यान्डको एल्बम भ्लसमा रहेको सिमाना बोगल तपाईँलाई भनिसकेको छु नेपालको एकहत्तर ठाउँमा सिमाना मिचिएको बारेमा प्रश्न सवाल उठाउँदै गाइएको गीत हो केही टेलिभिजनहरूले सरकारी स्वामित्वमा रहेको टेलिभिजनहरूले ब्यान पनि गरेको छ यो गीतलाई तर पनि हामी श्रोता माझ दर्शक माझमा निकै नै चर्चित छ केही साता अगाडि नम्बर वान पोजिसनमा पनि थियो तर आज नम्बर थ्री पोजिसनमा रहेको छ हेरौँ अबको हप्ताहरूमा के हुँदै जान्छ वेल हबु भने राख्दछु नम्बर टू पोजिसनमा रहेको सङ्घ लास्ट विक नम्बर फोरमा थियो आज टु स्टेप भएर एकैचोटि नम्बर टूमा आएको छ टप टेनको काउन्टाउन टूमा आएको एक्कासीको भोकल बाई प्रश्न साके म्युजिक सुजन केसीको लिरिक्स भने सुयस आएको छ एल्बम बेस्ट अफ प्रश्न साकेबाट अबको क्रममा नम्बर टू पोजिसनको सङ्घ एक्कासीको नम्बर टू एक्कासीको हे बेस्ट अफ प्रश्न साके एल्बमबाट लिएको थियो प्रश्न साकेको भोकलमा रहेको सङ्ग नम्बर टू पोजिसनको सङ्ग पछि अब भने एकपटक हामी रिक्यापतर्फ लाग्नेछौँ नम्बर टेनमा रहेको थियो गल्ती मेरो छैन इथोस ब्यान्डको सञ्जय चौधरी अनि बुलेट फ्लो थापाकाजीको आवाजमा रहेको थियो नम्बर नाइनमा माया तिमीलाई अभिषेक तमाङको म्युजिक लिरिक्स कमल खत्रीको एरेन्जर विशेषवरको थियो भने नम्बर एट पोजिसनमा सञ्जीव सिंहको भोकलमा रहेको हेर न हेर एल्बम मैछ्याङ ज्यानमाराबाट त्यस्तै गरी नम्बर सेभेन पोजिसनमा रहेको थियो खोजिरहेको चाहन्छु vocal lyrics by Urmila Kutu album खोजीबाट टाइटल सङ्ग थियो नम्बर सिक्समा अहिले निकै नै चर्चामा आएको मार्केटमा मार्केट तताइरहेको माया लाएर पनि भोकल म्युजिक लिरिक्स किसान मगरको रहेको छ भने एल्बम रियालिटी थियो नम्बर सिक्स पोजिसनमा र नम्बर फाइभ पोजिसनमा रहेको छ हेर्दा राम्रो माछा पुछ्रे धर्मेन्द्र सेवानको एल्बम राष्ट्रको गीतबाट रहेको थियो नम्बर फोर पोजिसनमा खाइ जालमा भोकल प्रमोद खरेलको एल्बम निर्झरीबाट थियो त्यस्तै गरी नम्बर थ्रीमा सिमाना द एक्स ब्यान्ड एल्बम भडासबाट रहेको थियो भने नम्बर मटुमा ब्याकग्राउन्डमा पनि बजिरहेको छ एक्कासी कोही प्रश्न साकेको भोकलमा रहेको एल्बम बेस्ट अफ प्रश्न सा भने तपाईँको प्रतीक्षाको घडी सकिसकेको छ अब भने नम्बर वानमा रहेको सङ्घ सुन्नुपर्ने हुन्छ नम्बर वानमा रहेको सङ्घ सुन्नु अगाडि म तपाईँले यतिन्जेलसम्म radio Arpan hundred four point five mega हर्सबाट र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमलाई लगन गरेर सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णप्रति थ्याङ्क यू भेरी मच र कन्ट्रोल रुम बाट आज अलिकता त्यस्तै त्यस्तै भइराख्नु भएको छ टेक्निसियन पार्टनर राज उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्दै नम्बर वानमा रहेको baby I vocal music lyrics अर्लुप गुरुङको रहेको छ एल्बम बेबी आईबाट टाइटल सङ लास्ट विक पनि नम्बर वानमै थियो आज पनि नम्बर वानमै रहेको छ वेल यसपछि भने तपाईँ सुन्न सक्नुहुन्छ चार बजेको अर्पण खबर बलिउड काउन्टडाउन सहकर्मी साथी सागर ढुङ्गानाको साथमा आजको लागि भने तपाईँको माझबाट रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा प्रस्तुति well radio Arpan hundred four point प्रस्तुति प्रोग्राम टप अफ द पपबाट टाटा बाई बाई भन्ने बेला भएको छु अलवेज लभ नेपाली म्युजिक भन्दै म तपाईँहरूको साथी दिलको साथी राजन दिल गुरुङ छुटिन्छु हवस् त नमस्ते have a great time bye and number one of you We can dance right now, right here, right now Baby, I, I, I, I, I wanna love, love, love of you In the floor right now, we can floor right now Oh yeah, I, I, I, I wanna love uh, of you We can dance right now, right here, right now VIP.